कार्यक्रमबाट अन्जु पन्त तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो गङ्गा एफएम एक सय दुई मेगा हट संसारी माया विचित्र मरेर के पोलान्छ र नगर बिर्थै लोभी मन छोडेर जान्छ बिर्थैको धन आखिर एक पेट खानु छ हाँसी खुसी जिउनु छ अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु रेडियो कार्यक्रम मध्येको एउटा त्यस्तो आनाका तान रेडियो कार्यक्रम केवल हजुरको लागि लिएर केवल हजुरकै लागि आइपुगे आज पनि कार्यक्रमको छैटौँ श्रृङ्खलाको साथमा साताका सबै बारहरूलाई बिर्सिएर बुधबारको पर्खाइ गर्नुभएका सबैमा हार्दिकताका साथ स्वागत छ म साम साधक अनि प्रविधि कक्षमा बसेर सघाइरहनु भएको छ तिलक ओलीजीले भोलि बाइस गति विश्व वातावरण दिवसको अवसर पारी रुकुमका त्रिचालिसवटै गाविस खुला दिशामुक्त घोषणा गरिँदैछ घोषणानुरूप कार्यान्वयन पनि तीव्र गतिमा अघि बढोस् आफ्नो ठाउँबाट सहयोग गर्ने सबै सङ्घ संस्था वा व्यक्तिलाई केवल हजुरको लागि कार्यक्रम सम्झन चाहन्छ अनि प्रधानमन्त्री सुशील कोइरालाको भोलिको चिन भ्रमण शुभ रहोस् शुभकामना त्यस्तै गरी रापरपा नेपाल पार्टी नफुटोस् सहमति होस् यो पनि शुभकामना यति बेला चारैतिर हरियाली छाइरहेको छ वर्षयामको आगमन भएको सहजै आभास गर्न सक्छौँ हामी झिम झिम पानी पर्ने समय पनि सुरुवाती भयो क्यार र यता सुन्नु न मेलापात उकाली ओह्राली गर्दा छाता अथवा प्लास्टिक लिन नबिर्सनुहोस् ल यो वर्षयामको सुरुवाती समयमा पनि कोही कता कोही कता कोही केही गर्नमा व्यस्त कोही केही गर्नमा व्यस्त सारा संसारै व्यस्त केवल आफ्नो स्वार्थको लागि हो यो व्यस्त संसार भित्रबाट म पनि आफ्नो व्यस्तता जाहिर गर्नको लागि एउटा नयाँ प्रस्तुतिको साथमा केवल हजुरको लागि कार्यक्रमलाई निरन्तरता दिन आएँ आज पनि हजुरहरूकै भेत्री मनलाई आधार बनाएर हजुरहरूकै भित्री मनको कुरा गर्न प्रयत्न गर्ने एउटा त्यस्तो रेडियो कार्यक्रम आउने गर्छ हरेक बुधबार राति सवा नौ बजे अर्थात् यसै समयमा हजुरहरूकै प्रिय radio radio station radio Uttarganga FM एक सय दुई मेगार्ज अनि अनलाइन प्रसारण radio Uttarganga dot org dot एनपीबाट संसारभर एकैसाथ कहिले गर्छु प्रेम जीवनका कुरा कहिले मायाका कुरा कहिले सारा जीवनका कुरा यस्तै धेरै दुःख पीडाका कुरा प्राय श्रृङ्खला प्रेमसँग सम्बन्धित रहने गर्छन् त्यसो त आजको श्रृङ्खला पनि प्रेमसँग नै सम्बन्धित रहनेछ एउटा श्रृङ्खलामा आधुनिक गीत र एउटा श्रृङ्खलामा लोकगीत बस्ने गर्छन् एउटै प्रकृतिका गीत बजाएर एउटै विषयवस्तुमाथि केन्द्रित रहेर गीतहरूको भित्री भावलाई शब्दद्वारा प्रस्तुत गरिन्छ माया प्रेम र जीवनमा अडिक रहेर गीत सङ्गीतका व्यक्तिभाव बोल्ने आनाका दान रेडियो कार्यक्रम केवल हजुरको लागि कार्यक्रम सम्बन्धी यति जानकारी गराएपछि अब भने लाग्छु आजको विषयवस्तुतिर सुरु सुरुमा यही माया पत्यायो किन सुरु सुरुमा यही माया पत्यायो किन तर आज यही माया लत्यायो किन तर आज यही माया लत्यायो किन सुरु सुरुमा यही माया पत्यायो किन जुनी जुनी साथ दिन्छु भन्नेले आज जुनी जुनी साथ दिन्छु भन्नेले आज तिम्रो जीवनबाट गलत्यायो किन सुरु सुरुमा यही माया पत्यायो किन तर आज यही माया लत्यायो किन तिम्रो जीवनबाट गलत आयो किन सुन निष्ठुरी तिमीप्रति केही गुनासो छैन तिमीलाई केही भन्नु छैन जे नगर्नु थियो त्यही गरिहाल्यौ अब म यति मात्रै भन्न सक्छु कि तिम्रो जीवन फलोस् अनि फुलोस् तिमी हाँसेरै जीवन जिउनु म रोएरै जिउँला जुन दिन तिमीले मलाई छाडेकी थियौ हो त्यही दिन त दिउँसै पनि घाम अस्थायको थियो बिचोटको ठक्करले जीवनमा चक्कर पैदा गर्यो त्यति बेलादेखि आजका दिनसम्म जीवन नै उथल भएको छ ठिक ठाउँमा छैन यो मस्तिष्क कति बेला कामै गर्न छोड्छ पनि तिम्रो माया यो मनमा छ सुरक्षितका साथ बचाएर राखेको छु भनेर भन्दा पनि पत्यार गरिनौ तिमीले खुकुरीलाई अचानो बनेर बसेकै हो तर अचानोको पेर बुझ्न सकिनौ तिमीले रोकियो पाइला चल्दै चलेन केही गरे पनि यो जीवनको गति यही सम्मको लागि रहेछ क्यार कडेरीमा लगाएको खेती भयो पिरती कडेरीमा लगाएको खेती कहाँ पो फल्न सक्छ र सुकेर जान्छ हो त्यस्तै सुकेर गयो फल्न नपाउँदै पिरै पिर वेदनै वेदनाको आगो सल्कायो मेरो मनभरि पोल्ला दुख्ला भन्ने त सोच्दै सोचिनौ तिमीले त्यही आगोले मन जलिरहेको छ रुवाइरहेको छ धरी धरी गरी गरी धेरै उम्लेको दुध खरानीमा जान्छ भन्थे साँच्ची रहेछ फस्टाएको थियो हाम्रो माया कुनै बेला र अस्तायो आज उसै गरी थाहा छैन के भएको हो यो भएको हो भन्ने थाहा भएको भए किन र कसरी भयोतिर लाग्थ्यो होला तर केही मेरो मेसु पत्ता लगाउन सकिनँ सबै मनका रहरहरू गुम्स्याउनु पर्यो मनभित्र कस्तो खाले पिरती गाँसियो कुन दिनको सायद पारेर पिरती गाँच्न पुगेछु मैले मनका सबै चाहहरू पि मनभित्रै बाँसिने गरी यता स्थितिमा थन्किने गरी जुन असम्भव थियो त्यही गर्न खोज्यौ मनको मैलो मनमा रह्यो केही गरे पनि पखाल्न सकिनौ त्यही मैलोले मन सधैँभरि धमालिरह्यो के भनौ र खोइ खै के भनौ तिमीलाई धोका दिएर गइसकेकीलाई केही भन्नु छैन परिवर्तन भएकीलाई हुन त जीवन परिवर्तन हो परिवर्ती परिवर्तन हुनु पनि स्वाभाविक हो ठिक छ परिवर्तन भयो अझै परिवर्तन हुनु तर एउटै गुनासो छ तिमीप्रति कसैको जीवन डामाडोल हुने गरी परिवर्तन नहुनु थियो तिमी भइहाल्यौ आगामी दिनमा नहुनु तिम्रो जीवन सोचे भन्दा राम्रो होस् चाहेका सबै कुरा पुरा हुन् यही छ मेरो चाहना यही छ मेरो शुभकामना तिमी हाँसेर जिउनु म रोएर बाँचौँला ढुङ्गा जस्तो साह्रो मन बनायो ढुङ्गा जस्तो साह्रो मन बनायो जति सम्झाएँ उति झन बनायो ढुङ्गा जस्तो साह्रो मन बनायो जति सम्झाएँ उति झन बनायो राम मेरो भगवान् भनेको हौ हिजोसम्म राम मेरो भगवान् भनेकै हौ हिजोसम्म हिजोको रामलाई आज रावण बनायौ ढुङ्गा जस्तो साह्रो मन बनायो जति सम्झायौ ती झन बनायौ हिजोको रामलाई आज रावण बनायो सायद बेलैमा बुद्धि आउने भए भोलि यो हुन्छ भन्ने कुरा थाहा हुने भए म होसियार हुने थिएँ असफल हुने रुनुपर्ने काम नै गर्ने थिइनँ तर त्यो हुँदैन यहाँ <sighs> यस्तै रहेछ माया यस्तै रहेछ पिरतीको गति यस्तै रहेछ प्रेमको चालीमाली एकैछिन रमाइलो धेरै दिन गन्जागोल शत प्रतिशतमा एक प्रतिशत पनि आएन रमाउने दिन एकैछिन आयो थियो बेला र गयो यो बेला एकैछिनको रमाइलोको नसा बस्यो र चोट दिइरहेको छ सबै चोटहरूका बिचमा पनि उही पुरानो एकैछिनको रमाइलोको खोज गर्दैछ यो मन पहिले यो बुद्धि कहाँ गएथ्यो किन बेहोसी भएमा त्यो बेला आज बल्ल यहाँसम्म आएपछि थाहा भयो धेरैलाई रुवाउँदो रहेछ यो मायाले कतै कतै कोहीलाई मात्र हँसाउँदो रहेछ म फेरि सोझाको सोझै धेरैलाई होइन थोरैलाई रमाएको देखेर सिकी गरेर त आज माया जालमा परे नम्किने गरे केही सोच्नै सकिन भोलिको परिणाम आँखा बन्द गरायो जवानीले मन लोभियो राम्री देख्ने बित्तिकै अनि माया गाँसिहाले आज काँडामा टेकेसी मात्र थाहा भयो झस्किएँ बेसरी तर के गर्नु आज भोलि यस्तो हुन्छ भनेर बुझेको भए मैले नै माया नलगाउँ भन्थे उनीसँग के गर्नु बेलैमा बुद्धि पुगेन महत्त्व कहाँ हुन सक्छ र जुन बत्तीले उज्यालो नै दिँदैन भने त्यो बत्तीको महत्त्व के बत्ती त केवल उज्यालोको लागि हो तर उज्यालो नै दिएन भने त्यो बत्तीको के अर्थ हो त्यस्तै हाम्रो मायाको पनि केही अर्थ भएन किनकि भन्दा ठिक ठिक विपरीत भयो काँडाको प्रहारभन्दा फुलको प्रहारले बढी पीडा दिँदो रहेछ फुल सम्झिए तिमीलाई उसैले यो कलेजी रेत्न सफल भयो आज गर्न घाटको भएँ बिच बाटोमा हराएँ न यता जान सके न उता नै गन्तव्य पनि भेटिएन किनार पनि भेटिएन भन्न त भनेकै हो नि मैले केही छैन जे पर्छ त्यही टर्छ आज त्यही भए नि रुनु पर्यो रोएरै दिन टार्नु पर्यो बेकारमा आँसुको मात्र खर्च भयो न त कसैले हँसाउन सके न त आँसु पुस्न सके न त मसँगै रहेर साथ दिन नै के गरिस् मङ्गले आफ्नै ढङ्गले मिलनभन्दा बिचोर धेरै हुन्छन् किन यहाँ मिलन भन्दा बिचोर धेरै हुन्छन् किन यहाँ हाँस्ने भन्दा धेरै रोन्छन् किन यहाँ हाँस्ने भन्दा धेरै रोन्छन् किन यहाँ मिलन भन्दा बिचोर धेरै हुन्छन् कि यहाँ किन यहाँ यिनै कारणहरू खोजिरहेछु आजभोलि यिनै कारणहरू खोजिरहेछु आजभोलि सबैले छेनिक माया बन्छन् किन यहाँ मिलनभन्दा बिचोर धेरै हुन्छन् किन यहाँ हाँस्ने भन्दा धेरै रोन्छन् किन यहाँ सबैले छेनिक माया बन्छन् किन यहाँ यता हेर्छु उता हेर्छु संसारै बेखुसी सबैजना रुष्ट सुखी र सन्तुष्ट भएकाहरू देखिन कतै खै कतै होलान् एक सयमा एक दुईजना अफसोस नत्र भेटिन्नन् खुसी मुहारहरू जे गरे पनि जस्तो अवस्थामा रहे पनि सन्तुष्ट भने कोही छैनन् कसले सुरुवात गरेको हो कसले चलाएको हो यो मायाको रीति संस्कृति कुन पापी हो यो मायामा फसाउने नफसाउनु पर्ने हो नि अनयासै यदि फसाए पनि त हाँस्ने उपाय सिकाउनु पर्ने हो नि पक्षपात किन गरेको नि कोही मजैले हाँसिरहेका छन् रमाइरहेका छन् तर मलाई भने माया गाँस्न सिकायो हाँस्न सिकाएन खाली रुवायो मात्र रुवायो कुन पापी हो यसरी रुवाउने सारा जीवन नै खरानी भयो यो माया भन्ने कस्तो हो यो ढुकुरको जोडी रुखमा बसेर एक अर्काप्रति माया साथी रहँदा म भने तिमीलाई सम्झेर रुने गर्छु त्यो चरीको जोडी पनि कति मिलेका एकले अर्कोलाई असाध्यै माया गरेर बसेका म त मान्छे हुँ तर चरीको जति पनि माया पाइन तिमीबाट मात्र सम्झना हात लायो न्याउलीले आफ्नै भाषा शैलीमा आफ्ना वेदना पोकिरहँदा वन नै न्यासो हुने गरी गाइरहँदा यता भने तिम्रो जजल्को आएर सताइरहन्छ अनि सोच्न पुग्छ मन मेरो जीवन पनि न्याउली जस्तै भयो खाली वेदना पोख्ने तर कसैले नसुनिदिने जब हामी सँगै थियौँ त्यति बेला फुलिरहेको थियो मेरो जीवन जब हाम्रो नाता टुटी गयो हाम्रो दोरी टाढा भयो ऊ बेलादेखि काँडा भयो यो फुल झैमन हो त्यही काँडाले घोसिरह्यो र घोसिरहेको छ आजका दिनसम्म पनि तिमीलाई जीवनकै सर्वस्व सम्पेर तिमीलाई सबै सुम्पिएँ आखिर मेरै त हुने भनेर यो ज्यान तिम्रै हो पाली पुन्ने मारे पाप यो ज्यान तिम्रै जिम्मामा छ भनी सबै अधिकार हस्तान्तरण गरेकै हो तिम्रो निम्ति तर केही समयसम्म राज गर्यौ अनि आज गयो नौ डाँडा काटेर अपवित्र बनायो यो जवानी मेरो मायाको मूल्याङ्कन गर्न सकिनौ उल्टो स्वार्थ लुट्यौ अनि अगायौ र त आजभोलि लुप्त भयो मबाट वास्तवमा यी सबै भइरहनुका कारण भने के हुन् थाहा छैन केही थाहा छैन तर कारणको खोजीमा भनेछु तिमी उता म यता रुनुका कारण के हुन् हाम्रो माया असफल हुनुका कारण के हुन् तिम्रो यादमा पागल भएर भौतारिँदै डुलिरहेको छु डुल्न बाध्य बनायो तिमीले तिर्खा लाग्दा पानी पियौ र आज त्यही पँधेरी बिर्सियौ सो जो गर्नुपर्छ भनेर बुझेकी रहेनछौ तिमीले जुन थालमा खायौ त्यही थालमा थुकेर गयौ बगैँचामा फुलहरू फुल्छन् अनि भमराहरू ग्राहक बनेर आउँछन् र चुछन् अनि जान्छन् जुठ्ठा बनाए सबै बगैँचाका फुलहरूलाई हो त्यस्तै जुठो बनिरहेको छ माया पनि वास्तविकता र बनावटी त कहाँ पो उस्तै हुन्छन् र केवल कसैको मन चोर्नको लागि नाटक खेल्छन् कति कति त्यस्तै बनावटी माया गर्यौ तिमीले पनि मुटुमा चोट पुग्ने गरी बाहिरी रूपमा हँसाए जस्तो गर्यौ अनि भित्रभित्रै चोट दिइरह्यौ घाम र जुनको भेट जसरी असम्भव छ त्यसै गरी तिम्रो र मेरो भेट पनि असम्भव भयो उसै गरी अक्सिजनको कारण फलाममा खिया लाग्छ भनेर पढेथे कता कता तर आज मेरै मायामा खिया लागेर थोत्रो भयो टुक्रा टुक्रा भयो चामलको बिया जस्तै भयो अब त सबै घटनाहरू पर्छ भन्छु यो मन मान्दै मान्दैन त म के गरौँ मान्दै मान्दैन तिनै सबै घटनाहरू सपना भएर झल्किरहन्छन् रातभरि सपनीमा देखिन्छौ तिमी अनि बिउ जान्छु यता कता खोज्छु म सुतेको वरिपरि कतै छेउ कि भनेर छाम्छु भेटाउँदिन कतै झस्किन्छु यसरी नै बाँचेको छु आजभोलि मायामा जोगी भएर सकिने आँटेको छ प्राणी र खरानी हातमा छ प्रेम रोग लाग्यो जिन्दगीभर निको नहुने आजीवन रोगी भएर बाँचेको छु आज आएर पछुताएर के गर्नु मेरो जीवनको घाम अस्ताइसक्यो अन्धकारमय भएको छ जीवन अब बाँकी केही नै छैन र केही छैन मात्र तिम्रो सम्झना बाँकी छ त्यही सम्झना साथी भएको छ आजभोलि फेरि पनि दोहोऱ्याएर भन्छु नि स्टोरी सुन फेरि पनि दोहोऱ्याएर भन्छु मिलनभन्दा बिछोट धेरै हाँस्ने भन्दा रुने धेरै किन हुन्छन् होला यी हुनुका प्रमुख कारण के रहेछन् वास्तवमा मिलन भैरिय भइरहे पनि त हुने नि हाँसिरहे पनि त हुने नि आखिर सबैका कारण के होलान् आजका दिनसम्म भेट्न सकेको छैन भेटाउने हर प्रयासमा भनेछु बस प्रयासमा भनेछु हुन्छ अब यति नै बोल्नुपर्छ किनकि कार्यक्रमको निर्धारित समय सकिएको छ कार्यक्रमबाट बिदा लिएर जाने बेला भएको छ आजको कार्यक्रममा पुराना गीतहरूको भाव बोल्ने प्रयास गरेँ थाहा छैन कतिको सफल भए त्यो त हजुरहरूलाई थाहा होला क्या र गीतका सबै सर्जकहरूप्रति कृतज्ञता व्यक्त गर्दै पहिलो धन्यवाद दिन चाहन्छु जसले कार्यक्रमको लागि पैँतालिस मिनटको समय उपलब्ध गरायो रेडियो उत्तरगङ्गालाई अनि यति बेलासम्म रेडियो उत्तरगङ्गा फ्याम एक सय दुई मेगार्जी र अनलाइन प्रसारण W W W dot radio Uttarganga dot org dot एनपीमा सुन्दै हामीसँगै रहनेलाई पनि धन्यवाद अनि आफूले सुन्नुभयो र अरूलाई सुन्न भन्नुभयो हजुरहरूलाई धन्यवाद कार्यक्रम सुन्न चाहने तर कारणवश सुन्न नपाउनेलाई पनि धन्यवाद भोलिका दिनहरूमा पनि यही कार्यक्रमलाई फेरि सुन्न चाहनुहुन्छ र नसुनेकालाई सुनाउन चाहनुहुन्छ भने हाम्रो कार्यक्रमको blog W W W dot K W L केवल एचएएचए जेयुआरकेओ हजुरको एलएचजिआई लागि डट बिआलोजी डट डट कम बियालोजी एसपिओटी स्पोट डट कमबाट डाउनलोड गर्न सक्नुहुन्छ अनि त्यस्तै गरी कार्यक्रमको Facebook page W W W dot Facebook dot com slash केवल हजुरको लागि रहेको छ यसमा लाइक गरेर अझै बढी जानकारी लिन सक्नुहुन्छ र मलाई अफेयरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ यति भन्न चाहन्छु अनि धन्यवादका शब्द बोल्न छुटाउनै मिल्दैन मैले जसले मेरो आवाज हजुर समक्ष पुर्याएर सहयोग गर्नुभयो प्रविधि कक्षका मित्र तिलक ओलीजीलाई त्यसपछि धन्यवादका शब्द बोल्न चाहन्छु यस कार्यक्रमका प्रायोजकहरूलाई यस कार्यक्रमका प्रायोजक कर्मस्वरूपमा हर्कुमबाट प्रकाशित एकमात्र समाचार प्रधान पत्रिका आहा सञ्चार साप्ताहिक विभिन्न समाचार विज्ञापन छाप्नु परेमा सम्झनुहोला जसको लागि सम्पादक मेघराज खड्काको मोबाइल नम्बर सन्तानब्बे चार पचासी एघार सात सय छमा फोन गर्न सक्नुहुन्छ त्यस्तै गरी बागेश्वरी कम्प्युटर इन्स्टिच्युट यो इन्स्टिच्युट खलङ्गाको माथिल्लो बजार मिडिया चोक नजिकै रहेको छ जहाँ विभिन्न कोर्समा कम्प्युटर पढाइन्छ र साथै इङ्ग्लिस ल्याङ्ग्वेज पनि पढाइन्छ आज बढी जानकारी लिन चाहनुहुन्छ भने त्यहाँका म्यानेजिङ डाइरेक्टर कस्तुर नेपालीलाई मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बहत्तर शून्य उन्सत्तरीमा फोन गरेर बुझ्न सक्नुहुन्छ त्यस्तै गरी अर्को प्रायोजक बागमती टेलर्स यो टेलर्स खलङ्गा बजारको सहित मैदानभन्दा अलि पर पातुकोला जाने बाटोको बायाँ साइडमा रहेको छ जहाँ सबै प्रकारका सिलाइ सम्बन्धी काम गरिनुका साथै सिलाइ सम्बन्धी तालिम पनि दिइन्छ त्यहाँका ललित छिनालको मोबाइल नम्बर अन्ठानब्बे एक पैँसठी सन्ताउन्न तिन सय बाइसमा फोन गरेर आजै धेरै जानकारी बुझ्न सक्नुहुन्छ अनि त्यस्तै गरी अर्को प्रायोजक प्रकृति डिजिटल फोटो स्टुडियो यो फोटो स्टुडियो खलङ्गा बजार कालिका मन्दिरको ठिक अगाडि रहेको छ यस स्टुडियोमा फोटो सम्बन्धी सम्पूर्ण काम गर्नुका साथमा फोन फ्याक्स इमेल इन्टरनेटको व्यवस्था छ अन्य विस्तृत जानकारीका लागि चन्द्र कुँवरलाई शून्य अठासी पाँच तिस एक सय एकसट्ठीमा सिधै सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ हुन्छ त अब त जानुपर्ने हुन्छ अर्को हप्ता नयाँ प्रस्तुतिद्वारा हजुरहरूको भित्री मनको कुरा गर्न प्रयत्न गर्न आउनेछु त्यति बेला नै भेटौँला आजलाई म हजुरहरूकै व्यक्ति मनको कुरा गर्न प्रयत्न गर्ने बा बिहाल मान्छे राम्बी साम साधक जान्छु जाँदा जाँदै मेरी थिइन् ऊ बेला रबाब धेरै भयो मेरी ऊ बेला रबाब धेरै भयो मेरी होइनन् यो बेला अभाव धेरै भयो मेरी होइनन् यो बेला अभाव धेरै भयो मेरी ऊ बेला रबाब धेरै भयो न त उनको दोष न त मेरो दोष न त उनको दोष न त मेरो दोष के गरौँ त बाबुआमाको दबाब धेरै भयो मेरी ऊ बेला रबाब धेरै भयो मेरी होइनन् यो बेला अभाव धेरै भयो के गरौँ त बाबुआमाको दबाब धेरै भयो नमस्कार पर्खाइमा रहनु अर्को हप्ता आउँछु काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार ताँडाको आखामा आडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँडको आखामा काँडै संसार फुलको आखामा फुलै संसार काँडको आखामा साडै संसार